रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज र यो हो कार्यक्रम अर्पण समर्पण हार्दिक स्वागत एवं नमस्कार कार्यक्रम अर्पण समर्पणको प्रतीक्षा गरेर बस्नुहुने सम्पूर्ण सम्पूर्ण श्रोता मित्रहरूमा प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सन्देहका लागि रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ज र इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कममा लगन गरेर सुनिरहनु भएको छ कार्यक्रम अर्पण समर्पणको व्यवसाय लिएर हामी प्रत्येक दिन ठिक यसै समयदेखि करिब करिब तिन बजेसम्मको बिचमा रहनेछौँ र आजको श्रृङ्खलामा पनि केही पुराना चलचित्रका आवाजहरू तपाईँको माझमा प्रस्तुत हुनेछन् र तिनी आवाजलाई आफ्नो आफन्तजन इष्टमित्र साथी सङ्गीत समक्ष तपाईँले समर्पण गर्न चाहनुहुन्छ भने फोन गर्नुपर्ने हुन्छ जसको लागि फटाफट डायल गरिहाल्नुहोला स्टुडियोको टेलिफोन नम्बर हो शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको यो बाटो हुँदै तपाईँ आउन सक्नुहुनेछ आजको यो श्रृङ्खलामा छौँ प्रविधि कक्षमा मित्र बेच्नु हो अनि आवाजबाट अर्पण समर्पणको सहयात्री म सूर्य सङ्गीत भएको साथ यति बेला टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ भनेर सङ्केत गर्दै हुनुहुन्छ विष्णुजीले कार्यक्रममा पहिलो श्रोता मित्र सँगसँगै कहाँबाट को हुनुहुन्छ उहाँलाई स्वागत गर्छु हजुर नमस्ते नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ शक्तिखोरबाट निलमजी खाजा खानुभयो भइसक्यो हजुरको चाहिँ बाँकी नै छ आहा ठ्याक्कै सानो भयो बाँकी नै छ होइन अनि निलम के छ खबर यहाँको गर्मी छ साह्रै होइन बाहिर गर्मीले गर्दा नै मान्छे बिरामी है हरेक कुराहरू सबै त्यसै भन्नु पर्यो यो क्लाइमेट चेन्ज हुने बेलामा अनेक शरीरै कस्तो कमजोरी भनौँ कि के भन्नु हेर्नु न गर्मीमा गर्मी हुने जाडोमा जाडो हुने पानी पर्दा पनि धेरै पानी परेको हो नि जस पानी धेरै पऱ्यो भने पनि बिरामी भयो नि होइन क्या हो क्या हो बुझ्नै गाह्रो छ तर पनि यो गर्मी मौसममा चाहिँ अलिकति यो क्लाइमेट चेन्ज हुने क्रम छ त्यसले पनि धेरै रोगहरू लाग्ने यस्तो खालको चाहिँ समस्या हुन्छ होइन आफ्नो धेरै केयर गर्नुपर्छ मैले निलम कार्यक्रममा आउनु भएको छ कार्यक्रममा हामी एकैछिन पछाडि एउटा केही पुरानो चलचित्रको आवाज बजाउनेछौँ कस कसलाई समर्पण गर्नुहुन्छ धन्यवाद अनि मित्रलाई तपाईँको त्यहाँ अनि त्यसरी हुनुहुन्छ मेरो स्पेसल्ली साथी हुनुहुन्छ क्या पवनजङ भण्डारी भरत साई अनि मेरो अर्को साथी हुनुहुन्छ मनोज भुजेल त्यस्तै मेरो एउटा बहिनी हुनुहुन्छ निरु बहिनी चितवनको मलाई सम्झिरहेको छु भन्न चाहन्छु अनि मेरो आज एकजना भाइ हुनुहुन्छ आज अलिक टाढाको यात्रा गर्दै हुनुहुन्छ उहाँलाई शुभयात्रा भन्न चाहन्छु उहाँ विकास कार्की अनि हजुर निलमजी हजुर सुनिरहेका छौँ सबै बेला होइन अनि निलम भनेर चिन्ने नचिन्नेलाई पनि होइन तर सुन्नु न अनि अनि मेरो हुनुहुन्छ उता बहिनीहरू हुनुहुन्छ अङ्किता उमा अनि मिना हजुर सुन्नु भएन सुनिरहेको छु निलमजी तपाईँ बन्दै जानुहोस् हुन्छ हुन्छ अनि सम्पूर्ण निलम अधिकारी भने सम्पूर्णलाई त दादा हुन्छ निलमजी सहभागिताको लागि धन्यवाद अन्त्यसम्म सुनेर साथ दिनुहोला छुरी भाइ नमस्ते निलम आउनु भएको थियो शक्ति खुरबाट शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो खुल्ला छ यो बसाइमा आउन चाहनुहुन्छ र तपाईँले पनि यसरी नै हामीले बजाएका आवाजहरूलाई आफ्नो आफन्त जन इष्टमित्र साथी सङ्गीत समक्ष समर्पण गर्न चाहनुहुन्छ भने यति बेला अर्को एकजना मित्र टेलिफोन लाइनमा हुनुहुन्छ उहाँलाई पनि बोला हाल्छु हजुर नमस्ते हेलो हेलो हजुर नमस्ते नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ खैरनीबाट राजु श्रेष्ठ खैरहनीबाट राजु श्रेष्ठ हजुर राजुजी आरामै हुनुहुन्छ एकदम के गर्नुहुन्छ राजुले बाह्रको जाँत दिएर बसिरह एक्जाम दिएर बस्नु भएको छ नतिजाको बर्खाइमा नतिजा राम्रै आओस् होइन हाम्रो तर्फबाट पनि कामना रहन्छ धन्यवाद दादा खाजा खाएर सम्झिनु भयो राजुजी अथवा भएको छैन यहाँको पनि होइन राजुजी कार्यक्रम सघाए पछाडि खाने विचारमा ल ठिक छ कार्यक्रममा आउनुभएको छ राजुजी एउटा आवाज हामी केही समय पछाडि बजाउनेछौँ कस कसलाई समर्पण गर्नुहुन्छ मेरो इन्डियामा दिने दिदी दाई अनि अनि कन्ट्रोल रुमको दादा ए विष्णु दादालाई अनि हजुरलाई अनि रेडियो अर्पण सबैलाई हुन्छ राजुजी सहभागिताको लागि धन्यवाद अन्त्यसम्म सुनेर साथ दिनुहोला र आगामी श्रृङ्खलाहरूमा पनि यसरी नै सम्झिँदै गर्नुहोला लिला भने छुट्यौँ है नमस्ते हुन्छ धन्यवाद राजु श्रेष्ठको सहभागिता खिरहरीबाट कार्यक्रम अर्पण समर्पणको यो व्यवसायमा मिलेको थियो फेरि पनि अर्को एकजना मित्र टेलिफोन लाइनमा हुनुहुन्छ उहाँलाई पनि स्वागत गरिहाल्छु हजुर नमस्ते नमस्ते दादा कहाँबाट को बोल्दै हुनुहुन्छ कोराकबाट पार्वती तामाङ के छ पार्वतीको नयाँ दाजा खबर सबै ठिकठाकै छ होइन गर्मी बढ्ने क्रममा छ घुम्न पाएको छैन अब घुम्न त कहाँ पढ्ने र पढ्न जानुपर्छ पढ्न जानुपर्छ होइन साँच्ची बाह्र बजी कतिमा पढ्नुहुन्छ अरे यहाँले टेन क्लासमा पढ्दै हुनुहुन्छ राम्रोसँग पढ्नु होला है धेरै घुम्नु चाहिँ हुँदैन फेरि पढाइतिर ध्यान गएन भने के भन्छ थाहा छ फेल भइन्छ होइन त्यसैले राम्रोसँग पढ्नु होला पढाइतिर पनि एकदमै ध्यान दिनुपर्छ अनि खास भइसक्यो पार्वतीको अथवा भएको छैन मेरो पनि भएको छैन त अवश्य पनि ल ठिक छ पार्वती चाहिँ सँगै खानुपर्छ है कार्यक्रम सघाए पछाडि त्यसभन्दा पहिला चाहिँ पाउँदैन क्या त्यसैले पनि पार्वतीजी कार्यक्रम मार्फत एउटा आवाज बज्नेछ केही समय पछाडि कस कसलाई समर्पण गर्नुहुन्छ सर्वप्रथम हजुरलाई धन्यवाद कन्ट्री रुममा हुने दादाको लागि अनि प्रतिष्ठा दिदी सम्झना दिदीको लागि अनि मेरो दिदी शान्तिको लागि बहिनी इन्द्र कुमारीलाई कुमारी अनि समेरी मेरो साथी राधिका अनि स्पेसली चाहिँ अनुरा राजेन्द्र दादाको लागि हुन्छ पार्वतीजी सहभागिताको लागि धन्यवाद एउटा आवाज गुन्जिसकेको छ त्यसो त अन्त्यसम्म सुनेर साथ दिनुहोला छुट्टाउँ है अहिलेलाई नमस्ते पार्वती तमाङको सहभागिता कोराकबाट मेलेगुदियो कार्यक्रम अर्पण समर्पणको व्यवसायमा र तपाईँ पनि यसै गरी आउन चाहनुहुन्छ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 dot radio Arpan dot कममा लगन गरेर सुनिरहनु भएको छ करिब करिब तिन बजेसम्मको बिचमा रहनेछौँ र यो बिचमा रहँदा तपाईँसँगै कुराकानी गरिरहेका छौँ र तपाईँ पनि आउन चाहनुहुन्छ भनी स्टुडियोको टेलिफोन नम्बर हो शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो खुल्ला छ कुनै पनि एउटा बाटो रोजेर तपाईँ आउन सक्नुहुनेछ आजको यो श्रृङ्खलामा केही पुराना चलचित्रका आवाजहरू तपाईँको माझमा प्रस्तुत गरिरहेको छु र तिनै आवाजलाई तपाईँले समर्पण गर्नुपर्ने आउँछ आफ्नो आफन्त झन् इष्टमित्र सङ्गीत समक्ष प्रविधि कक्षमा मित्र विष्णु अनि आवाजबाट म सूर्य सङ्गीत भाइको साथ यति बेला टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ भनेर सङ्केत पनि मिल्दैछ हुनुहुन्छ उहाँलाई स्वागत गरिहाल्छु हजुर नमस्ते हजुर नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ तनौबाट ज्ञानु थापा कहाँबाट भन्नुभयो तनौबाट तनौ भन्नुभयो हजुर तनौको कुन ठाउँबाट सम्झिनु भयो ज्ञानुजी आरामै हुनुहुन्छ हामी पनि आरामै छौँ भन्दा आउँछ के गर्नुहुन्छ वास्तवमा ज्ञानुले बसी बस्छ भने होइन खाजा भइसक्यो ज्ञानुको अथवा भएको छैन एकछिन पछाडि खाने विचारमा हुनुहुन्छ कार्यक्रममा आउनुभएको छ ज्ञानु चाहिँ एउटा आवाज अन्त्यमा बजाएर छाड्नेछौँ कस कसलाई समर्पण गर्नुहुन्छ सर्वप्रथम तपाईँलाई धन्यवाद अनि कन्ट्रोलमा भाउनु भएका साथी अनि जो जसले मलाई ज्ञानु भनेर चिन्नुहुन्छ उहाँ सम्पूर्णलाई र जो जसले अहिले रेडियो अर्पण सुनेर साथ दिइराख्नु भएको छ उहाँहरूलाई समर्पण गर्दै गर्न चाहन्छु हुन्छ ज्ञानुजी सहभागिताको लागि धन्यवाद अन्त्यसम्म सुनेर साथ दिनुहोला र आगामी श्रृङ्खलाहरूमा पनि यसरी नै सम्झिँदै गर्नुहोला अहिलेलाई पनि विदा गर्छु है छुट्टौ नमस्ते नमस्ते ज्ञानु थापाको सहभागिता मिलेको थियो फेरि पनि अर्को एकजना मित्र त्यसो त अन्तिम श्रोता मित्र हुनुहुन्छ भनेर विष्णुजीले सङ्केत गर्दै हुनुहुन्छ आजको लागि अन्तिम भाग्यमानी श्रोता कहाँबाट को हुनुहुन्छ उहाँलाई स्वागत गर्छु यति बेलाको क्रममा हजुर नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ पर्साबाट तुलसा के छ तुलसाको खबर यता पनि सबै ठिकठाकै छ हाम्रो पनि आरामै हुनुहुन्छ एकदम छु अनि खाजा चाहिँ भएको छैन कार्यक्रम सघाए पछाडि हुनेछ अनि तुलसाको कार्यक्रम सघाए पछाडि सँगै खानुपर्छ है ल हुन्छ अनि के छ नयाँ ताजा खबर विशेष गरी सबै छ अन्तिममा आउनु भएको छ धेरै कुराकानी गर्ने मन थियो तर समय ढल्किने क्रममा छ एउटा आवाज अब बजाएर हामी छाडेर जाने क्रममा छौँ र सो आवाज कस कसलाई समर्पण गर्नुहुन्छ तुलसाले सर्वप्रथम हजुरका लागि धन्यवाद अनि टेक्निसियनको विष्णु दाईको लागि अनि रेडियो अर्पण होल युनिटको लागि मेरो घर परिवारको लागि अनि साथीहरूको लागि अनि लक्ष्मीको लागि र दुरुस्तले रेडियो अर्पण चौनहरू सम्पूर्णको लागि हुन्छ तुलसाजी सहभागिताको लागि धन्यवाद छुट्यौँ अहिले अहिलेलाई नमस्ते तुलसाको सहभागिता वर्षाबाट मिलेको थियो कार्यक्रम अर्पण समर्पणको व्यवसायमा रहेर भने पनि तपाईँसँग कुराकानी गर्न सक्दैनौँ बिस्तारै यसमै ढल्किने क्रममा सर विदा हुनुपर्छ भनेर सङ्केत मिल्दैछ टेलिफोन लाइनमा सहभागिता हुने र सहभागिता रह्यो तपाईँ सम्पूर्णलाई धेरै धन्यवाद बोल्न चाहन्छु अनि टेलिफोन लाइनको प्रयासमा जुट्नुहुने र प्रयासरत रहनुहुने तपाईँलाई पनि धन्यवाद रहन्छ सँगै धन्यवाद यतिका जलसम्म प्रविधि कक्षबाट सघाउने भित्र विष्णुलाई पनि र अन्त्यमा पृष्ठभूमिमा गुन्जिरहेको यो नेपाली फिल्मी आवाज तपाईँको लागि छार्दै कार्यक्रम अर्पण समर्पणको आजको यो श्रृङ्खलाबाट अर्पण समर्पणको सहयात्री म सूर्य ढकाल पनि बिदा हुन चाहन्छु हवस् त नमस्कार शुभ दिन को डाँडा जस्तो सजाउला तिम्रो जोबन मायाले सजाउला तिम्रो बना फुलले भरिएको डाँडा जस्तो सजाउला तिम्रो बना मायाले सजाउला तिम्रो बना युग युग मायाको बैरी सधैँ संसार तिमी मेरो म तिम्रो मुना मदन जस्तो युग युग मायाको बैरी सधैँ नै संसार तिमी मेरो म तिम्रो मुना मदन जस्तो परी फुले भरी भरिएको डाड़ा जस्तो सजौला तिम्रो जोबना मायाले सजौला तिम्रो जोबना रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हल छाला तथा यौन रोगका बिरामीहरूलाई सुवर्ण अवसर रत्नगर अस्पताल